हजुर नमस्कार हजुर के विमान फेला पर्यो अब अहिले के यो झिकुरा गाविस वार्ड नम्बर छ मसिनेको लेखमा हजुर मसिनीको लेक टेलिकमको टावर नजिक हजुर यो जहाजको पखेटाको टुक्रा फेला परेको देखेँ मैले भनेर यो कमल सार भन्ने मानिसले मानिसले फोन नम्बर अन्ठानब्बे जिरो सत्तर त्रिपन्न सन्ताउन्न आठ नम्बरको नम्बरबाट हामीलाई त्यहाँनिर यहाँ खबर गरेको छ ढिकुरे भन्ने कहाँनिर हो कुन जिल्ला हो हेलो ढिकुरी भनेको कहाँ हो यो टेलिकमको टावर के यो मसिनो देखमा त्यही त कुन जिल्ला पर्यो कहाँको सिमाना हो केही जानकारी छ खाँची जिल्ला खाँची जिल्ला पर्यो ढिकुरा भनेको त यही नजिकै तमगासको सिमानामा पर्छ नि त होइन होइन होइन यो मसिनेको लेख यो मसिनेको लेखमा हो यो गाविस चाहिँ यो ढिकुरे गाविस अनि यताको उतिको गाविस हो यो चाहिँ धनगढी जिल्ला हो यो अनि यो कतिको पुष्टाइ गर्न सकिने अवस्था छ यो अब यो कमल साहबले भने अनुसार चाहिँ उसले पखेटा देखेको भन्ने कुरा आएको छ अब एकछिन हामी पन्ध्र बिस मिनट हाम्रो त्यहाँ पुग्छ पुष्टि हुन्छ छिटोभन्दा छिटो त्यहाँ पुगेर हामीलाई थप जानकारी दिनु होला पुष्टाइ गर्नु होला हस् हस् ल